महिला संघ संस्थाहरूसँग समन्वय गरी सेनेटरी प्याड बनाउने तालिममा तालिम लगायत थुप्रै तालिम सञ्चालन गरेको अवगत गराउँदै महिलाहरूले आफ्नो स्तर वृद्धिको आशा राखे पनि स्रोत र साधनको अभावका कारण महिलाहरूको सि विकास केन्द्रको स्थापना गर्न नसकिएको समेत प्रश्न पार्नु भएको थियो ग्रामीण महिला उद्यम विकास सम्बन्धी कार्यक्रम गलकुतमा प्रभावकारी रूपमा अगाडि लग अगाडि लक्ष्यका साथ दायित्व संस्थासँग सहकार्य गरेको समेत स्पष्ट पार्नुभयो कार्यक्रममा गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा गलकुट नगरपालिका वडा नम्बर दसका वडा अध्यक्ष तिलक घरती कार्यपालिका सदस्य राधिका पुल शिवकुमार खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रमको बारेमा दायित्व संस्था लुम्बिनी प्रदेश प्रमुख कमल थापाले कार्यक्रमको आवश्यकता कार्यक्रम सञ्चालनको प्रकृति र उद्यम विकासको कार्ययोजनाको कार्ययोजना बारे बारेमा सहजीकरण गर्नुभएको थियो कार्यक्रममा उद्यमी चुमा घरतीले आफ्नो अनुभव तथा कार्यक्रमबाट भएको सी विकासको अनुभव सार्वजनिक गर्नुभएको थियो कार्यक्रम दायित्व संस्थाका अध्यक्ष डाक्टर पुकार मल्लको अध्यक्षता गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बिकाको स्वागत तथा मुस्रीकुट नगरपालिकाका कर्मचारी महेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आज समापन गरिएको छ कार्यक्रममा बोल्दै गलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचाले बालमैत्री स्थानीय शासन सहितको नगरपालिका निर्माणका लागि हरेकले बोली व्यवहार र वातावरण परिवर्तन गर्नुपर्ने बताउनुभयो उहाँले बालमैत्री स्थानीय शासन सहितको नगरपालिका निर्माण गर्नका लागि सम्बन्धी सम्पूर्ण सरकारवालाले सहयोग गर्नुपर्ने भन्दै बालमती स्थानीय शासनसहितको नगरपालिका निर्माणका लागि नगरपालिकाले हरेक समयमा हातेमालो हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो कार्यक्रममा गलकुट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बालमैत्री स्थानीय शासन सहितको नगरपालिका तोकिएको समयमै घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा राष्ट्रिय सहजकर्ता विष्णु चौबेले बाल अधिकार सम्बन्धी संवैधानिक व्यवस्था बालमैत्री कार्यक्रमको अवधारणा अर्थपूर्ण सहभागिता बालमैत्री स्थानीय सरकारको आवश्यकता लगायत लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो कार्यक्रम गलकुट नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष बिरजङ भण्डारीको अध्यक्षता र सचिव आनन्द प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट समाज गलकुटको बैठक सम्पन्न भएको छ गलकुट समाज गलकुटको बैठकले संस्थाको विधान अनुसार सल्लाहकार समितिको गठन गरेको छ समाजले गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ एक सदस्य पछि थप गर्ने गरी गठित समितिको सदस्यहरूमा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश कार्ती मगर गलकुट समाज जापानका अध्यक्ष यामबहादुर खत्री गलकुट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम रहनु भएको गरेको छ बैठकले आगामी सोह्र गते प्रथम साधारण सभा हटियामा सञ्चालन गर्ने कार्यालय सञ्चालनको लागि निशुल्क कार्यालय कक्ष उपलब्ध गराउनु भएका कार्य समिति सदस्य डाक्टर टङ्क चालिसेले आभार व्यक्त गर्दै सोह्र गते कार्यालय उद्घाटन गर्ने निर्णय भएको गल्को समाज गलकुटका सहसचिव पूर्णबहादुर चोखालले जानकारी दिनुभयो बैठकले संस्थाले हालसम्म गरेको आमदानी खर्च अनुमोदन गर्ने संस्थाको स्थायी लेखा नम्बर प्राप्त गर्न संस्थाका अध्यक्ष हर्कबहादुर पाण्डेलाई जिम्मा दिने संस्थाका अध्यक्ष कोषाध्यक्ष सचिवको हस्ताक्षरबाट सञ्चालन हुने गरी बैङ्क खाता सञ्चालन गर्ने संस्थाको सदस्यता खुल्ला गर्ने निर्णय गरेको समाजका देवेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो बैठक गलकोट समाज गलकुटका अध्यक्ष हर्कबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो गलकुट माध्यमिक विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर तिनमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ आज गलकुट माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार सतहत्तर सालमा कक्षा एकदेखि एघारसम्म भर्ना भएका विद्यार्थी तथा शिक्षकलाई स्वागत गरिएको हो स्वागत कार्यक्रममा बोल्दै गलकुट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले विद्यार्थीहरूले प्रस्तुत गरेका हरेक प्रतिभाहरूले विद्यार्थीको चौतर्फी विकास हुने बताउनुभयो उहाँले गलकुट माध्यमिक विद्यालय नमुना विद्यालय भएकोले शिक्षक अभिभावक र विद्यार्थीहरू शिक्षकहरू पनि नमुना बढ्नुपर्ने बताउनुभयो अभिभावकहरूले विद्यार्थीलाई विद्यालयमा पठाएर मात्र नहुने आफ्नो छोराछोरी विद्यालयमा उपस्थित भएको छ छैन उनीहरूको पढाइको अवस्था कस्तो रहेको छ भन्ने बारेमा विद्यालयमा स्वयं उपस्थित भई जानकारी लिन समेत आग्रह गर्नुभयो सापकोटाले शैक्षिक गुणस्तरलाई अगाडि बढाउन शिक्षक विद्यार्थी र अभिभावक एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो उहाँले गलकुट नगरपालिकालाई दुई हजार अठहत्तर साल पौष मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्न लागेको र यसमा सबैले सकारात्मक सकारात्मक ढङ्गले साथ सहयोग गर्न पनि आग्रह गर्नुभयो कार्यक्रममा राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबे गलकुट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम प्रधानाध्यापक देवेन्द्र बहादुर खत्री सहायक प्रधानाध्यापक रामबहादुर खत्री शिक्षक दीपक सापकोटा डिलाराम शर्मा सोमलाल सापकोटा हिमाल कण्डेल टङ्कप्रसाद रेग्मी शिक्षिका कमला सिंह खत्री र विद्यार्थीतर्फ ओजस्वी श्रेष्ठ सोनु दर्जी स्वस्तिका गैरी श्रेष्ठ नेपाली निकिता सानी राहुल न्युरी ईश्वरी खड्का किमरोज रिजाल विपना खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा कक्षा एकदेखि एघारसम्म अध्ययन गर्न आएका विद्यार्थी तथा शिक्षकलाई फुलमाला लगाई स्वागत गरिएको विद्यालयले जनाएको छ कार्यक्रम विद्यार्थी अनुशासन व्यवस्थापन समितिका अध्यक्ष शर्मिला रोका मगरको अध्यक्षता शिक्षक रामबहादुर खत्री र विद्यार्थी अनिसा कणेलको स्वागत तथा विद्यार्थी प्रकृति श्रेष्ठ र श्रेष्ठको सिरिजको सञ्चालनमा सम्पन्न भएको थियो जनजागृति माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर आठमा जागृति बाल समूह गठन गरिएको छ बालमैती स्थानीय शासन समिति सफल पार्नको लागि समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो प्रवीण खरेलको अध्यक्षतामा पच्चिस सदस्य जागृति बाल समूह गठन गरिएको छ समितिको उपाध्यक्षमा पूजा सापकोटा सचिवमा प्रिया सापकोटा कोषाध्यक्षमा पवित्र सापकोटा र सहसचिवमा सन्देश खरेल रहनु भएको छ त्यस्तै कक्ष कक्षा एकदेखि बाह्रसम्मका विद्यार्थीहरूको सहभागितामा विभिन्न समिति गठन गरिएको छ विद्यार्थी समन्वय तथा परामर्श समिति बाल क्लब लैङ्गिक सचेतना समिति कला र साहित्य समिति विपद व्यवस्थापन समिति कोविड उन्नाइस सतर्कता समिति विज्ञान तथा वातावरण club junior red cross circle अतिरिक्त क्रियाकलाप समिति गठन गरिएको विद्यालयले जनाएको छ चमुवा आधारभूत विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर चारमा आज अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर्सदनात्मक नृत्य तथा हिसाबदोर प्रतियोगिता सम्पन्न भएको छ निम्न माध्यमिक विद्यालय अन्तर्गत अन्तर्सदनात्मक प्रतियोगितामा पहिलो सेतो सदनका स्वीकृति सुवेदी प्रथम हरियो सदनका इन्द्रा सुनार द्वितीय र पहेँलो सदनका रक्षा खत्री तृतीय हुनुभएको छ त्यस्तै प्राथमिक विद्यालय स्तरीय हिसाब दौड प्रतियोगितामा पहेँलो सदनका समित सुनार प्रथम हरियो सदनका सृजन सुवेदी द्वितीय र सेतो सदनका स्मृति सुवेदी तृतीय भएको विद्यालयले जनाएको छ कार्यक्रम विद्यालयका प्रधानाध्यापक मुकुन्द सुवेदीको अध्यक्षता र विद्यालयका शिक्षक धनप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो सचिवालय प्राथमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर एकमा बाल सङ्गठन गठन गरिएको छ सगुन गिरीको अध्यक्षतामा नौ सदस्य सिर्जना बाल सङ्गठन गठन गरिएको छ सङ्गठनको उपाध्यक्षमा प्रीति भण्डारी सचिवमा मनिष सुवेदी कोषाध्यक्षमा रविना नेपाली र सहसचिवमा साइल भण्डारी रहनु भएको छ त्यस्तै सदस्यमा समीक भण्डारी सुरक्षा भण्डारी कृतिका भण्डारी र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 बताउनुभयो घटना भएर उपचारमा आउनुभएको उहाँको अस्पताल भर्ना भएको तेस्रो दिनमै सफल अपरेसन सम्पन्न भएको हो वीर अस्पतालमा काम गरेको अनुभव पाए भएका डाक्टर पौडेल नेतृत्वमा अन्य डाक्टर र नर्स समेत मिलेर सफल अपरेसन सफल बनाएको पौडेलले जानकारी दिनुभयो अस्पताल व्यवस्था स्थापना भएपछि यति जटिल अपरेसन भएकै थिएन उहाँले भन्नुभयो पहिलोपटक हामीले सफलता पाएकोले धेरै धन्यवाद पनि दिएका छन् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राणाले अस्पतालमा जटिल अपरेसन सफल बनाएर बिरामीको विश्वास जित्न सकिएको बताउनुभयो न्यून आर्थिक अवस्था भएकोले छन्त्याल पोखरा वा अन्य सहरी क्षेत्रमा जान नसक्नु भएको थिएन धौलागिरी अस्पतालमा आउने बित्तिकै उहाँले उहाँलाई बागलुङमै उपचार सम्भव छ भनेर चिकित्सकको सल्लाह दिएपछि यही भर्ना भएर बस्नु भएको थियो उहाँको सफल अपरेसन भएकोले तिन चार दिनमा हिँड्न सक्ने समेत पौडेले बताउनुभयो पहिला बिस्तारै हिँड्ने प्रयास गर्ने र त्यसपछि क्रमशः हिँड्न सक्नु हुन्छ पौडेलले भन्नुभयो कम खर्चमा जिल्लामै उपचार सम्भव गराउन सकेकोमा सिङ्गो टिम पनि खुसी छौ यो अभियानमा डाक्टर प्रतीक आचार्य विनित ढकाल र अर्का डाक्टर नवीन पौडेल नै सहभागी हुनुहुन्थ्यो नर्सतर्फ देवी भट्टराई नेतृत्वमा पाँचजना सहभागी थिए अपरेसन सफल बन्नुमा कार्यालय सहयोगी समेतको सामूहिक प्रयास रहेको उहाँले बताउनुभयो पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टर बस्न थालेपछि अपरेसन लगायतका सेवा प्रभाव भइरहेको छ खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुटमा ग्रामीण महिला उद्यम विकास कार्यक्रम सम्पन्न बालमती स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गलकुट समाज गलकुटको बैठक सम्पन्न गलकुट माध्यमिक विद्यालयमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न जनजागृति